कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने समस्त स्रष्टा साधक सर्जकमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज अजर अमर गीतहरूको पचहत्तरौं श्रृंखला एक विशेष श्रृंखला नेपाली गीत संगीत आकाशका सगरमाथा एक शिखर स्तम्भ गीतकार हरिभक्त कटवालमा समर्पित छ गीत लेखेर चर्चित भएका हरिवत कटवालको जीवनका धेरै पाटाहरू विवादास्पद छन् रहस्यमय छन् पीड़ादायी छन् आज यी सब विषयमा चर्चा हुनेछन् हरिवत कटवालका गीतहरूसँगै सबभन्दा पहिला आजको कार्यक्रमलाई शुभेच्छा पठाउनु भएको छ दिनेश रावतले दुदौली छ आप डाँडा हाल सौदी अरबबाट अजर अमर गीतहरूको बाह्रौं श्रृंखलातिर मैले अनुरोध गरेको थिएँ जुन इच्छा आज पूरा हुँदैछ प्रकाश सरलाई विशेष धन्यवाद हरिभक्त कटवाल जस्तो एक महान सर्जकको अन्तिम यात्रामा मात्र सात छ सातजना मलामी हुनु आफैमा एउटा दुःखद र हृदय विदारक क्षण थियो योभन्दा बाहेक पनि धेरै अरू जानकारी पाउने पूर्ण आशामा छु अन्त्यमा हरिवत कटवालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भन्न मन लाग्यो यो जिन्दगी खैचे के जिन्दगी दिनेश राउतको यो प्रतिक्रियासँगै कृष्ण केसी लेख्नुहुन्छ गीतकार एवं साहित्यकार हरिभक्त कटवाल जसको रचनाहरूमा आम मानिसहरूको जीवनको भोगाई पाइन्छ यिनै साहित्यकारलाई आजको अजर अमर गीतहरूको कार्यक्रममा हरिभक्त कटवाल विशेष भनेर सुन्न पाउने भएकोले सम्पूर्ण उज्यालो टीम र प्राविधिक मित्रलाई आभार प्रकट गर्दछु मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआ भन्ने गीत आज अवश्य नै बच्छ होला कृष्ण केसी युएई फुजराबाट मनोज कुलुङ लेख्नुहुन्छ बेस्ट एपिसोड वेटिङ अझ राम्रो गीतहरू जोगमेर माझी लेख्नुहुन्छ मलाई नसोध कहाँ दुख्छ घाउ आहा कति मिठो रचना त्यसमाथि स्वर सम्राट नारायण गोपालको आवाज अब आजको हरिवत कटवाल विशेष त छुटाउनै भएन जोगमेर माझी हाल युएबाट तेज कवाय लेख्नुहुन्छ आहा गजब हुने भो आज हरिवत कटवालका बारेमा धेरै बुझ्न पाइने भयो मलाई नसोध कहाँ दुख्छ घाउ त अवश्य नै बच्छ होला असीम कुमार लेख्नुहुन्छ यो कार्यक्रम सुन्नुको मजा नै बेग्लै छ यसमा पनि हरिवत कटवाल भएपछि के चाहियो र असीम कुमारजीलाई पनि हार्दिक आभार व्यक्त गर्दै आज हामी चर्चा गर्नेछौ कवि गीतकार हरिवत कटवालका बारेमा उनलाई नेपाली जनसमाजमा गीतकारका रूपमा चिनाउने पहिलो गायिका हुन् अन्जु देवी र संगीतकार हुन् अम्बर गुरूङ अम्बर गुरूङले हरिभत्त कटवालका रचनाहरूलाई आफ्नै स्वरमा गाए भने पछि नारायण गोपालका स्वरमा पनि रेकर्ड गरे नारायण गोपाल स्वयंले हरिवत कटवालको एउटा कालजै रचना नसोध मलाई कहाँ दुख्छ घाउ मजेसु ठिकै छु बिथुल्न नाउ गीतलाई पछि संगीत गरेर रेकर्ड गराए रत्न रेकर्डिङ संस्थानमा र त्यो गीतमा संगीत संयोजन गरे प्रसिद्ध संगीतकार दिव्य खालिङले यो गीतको बीचमा बादलहरू चट्याङ परेको एउटा संकेतको ध्वनि चाहिएको थियो यसका लागि दिव्य खालिङले निकै मिहिनेत गर्नुभएको थियो र हरिपद कटवाललाई नेपाली जनसमाजमा चिनाउने अर्का संगीतकार हुन् सिकेर साईले गायिका हुन् संगीता सुब्बा त्यसै गरी निर्मला श्रेष्ठ अनि अर्का गायक संगीतकार दीपक जंगमले पनि हरिपद कटवाललाई रेडियोको तरंगमा ल्याए तर आजको पर्दा खोल्दैछौ तपाईहरूकै प्रिय गायक स्वर सम्राट नारायण गोपालको स्वर अम्बर गुरूङको संगीतबाट मेरो यो गीतमा जुन मूर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ को भन्न सक्छ मेरो यो गीतमा जुन मूर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ को भन्न सक्छ एउटै छ धरती आकाश एउटै एउटै छ उछवास चाहन एउटै आकाश एउटै एउटै छेउछुवास चाहना एउटै तरङ्ग धेरै विक्षिप्त मनमा आखाले मात्र कोगल्न सक्छ कोगल्न सक्छ किन्छु तिमी आँट देऊ म दिन्छु तिमी हात देऊ म दिन्छु तिमी आँट देऊ दिन्छु नेपाली गीत संगीतमा एउटा मुस्किल शब्द प्रयोग गरे हरिवत कटवालले मूर्छना गीत संगीतमा सबभन्दा बढ़ी प्रयोग हुने हरकत काम मुर्की र मूर्छना र मूर्छनालाई नारायण गोपालले जीवन्त बनाए उच्छ्वास वा विश्वास यी यो शब्दहरू गाए गायिकालाई गाउँदाखेरि धेरै गाह्रो हुन्छ हरिवत कटवालको यो शब्दलाई न्याय गरेर गाए नारायण गोपालले संगीत गरे अम्बर गुरूङले आजको यो श्रृंखलामा हरिवत कटवालका गीतहरूका कुरा गर्दा उनका गीतहरूमा जीवनका आधा रंगहरू पनि छन् दुःख र पीड़ाका रंगहरू संघर्षका रंगहरू उज्यालोको ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ प्रेम ओलीले अजर अमर गीत कुर्दा कुर्दा बल्ल शुरू भयो आजको हरिभक्त स्पेशल प्रोग्राम सुन्न पाउँदा साह्रै खुशी लागेको छ बाबाजी लेख्नुहुन्छ हरिभक्त कटवाललाई आजको अजर अमर गीतमा छानेर प्रसन्न बनाउनुभयो हरिभक्त र उनको मदिरा प्रेमबारे धेरै कहानी सुनिन्छ शिव रेग्मीले पनि हरिभक्तका गीत अजर अमर गीतहरूका साथ दिँदैछन् भनेर लेख्नु भएको छ हरिभक्त कटवालका बारेमा निकै रमाइला चुटकिलाहरू पनि छन् हरिभक्त कटवालको जीवन जति दुःखदायी थियो तर उनी हाँसिला फरासिला रमाइला मान्छे थियो हरिवद कटवाल एकपटक रक्सीले मातेर धूत भएर आफ्नो डेराको ढोका खोल्दै थिए धेरै बेरसम्म पनि उनीले चाबीले आफ्नो ताला खोल्न नसकेपछि पल्लो कोठामा बस्ने भाइले आएर भने दाजु मलाई दिनुहोस् चाबी म ढोका खोलिदिन्छु कटवाल स्तब्ध भएर सालिक जस्तै उभिएर हेरे आफ्ना छिमेकीलाई र भने होइन भाइ यो घर चाहिँ समाइदिनुहोस् चाबी त म आफै खोल्छु त्यस्ता थिए हरिभक्त कटवाल तर उनको रचनाको अर्को पक्ष थियो जाजोलले मान्थ्यो शाश्वत थियो मणिकमल छेत्रीको संगीतमा अरूणा लामाको स्वरमा यो गीत हाँगा हाँगा पातभरि बैंश फुलेछ कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ ओहो मन फलामकै भए हुन्छ अनि दुख्छन् त टुट्छन् र यो जिन्दगी खै के जिन्दगी का सर्जक कवि एवं गीतकार मेरा मन्जेता दाई हरिभक्त प्रति हार्दिक श्रद्धाञ्जली छ त्यस्ता कालजय गीत र कविताका सर्जकको गीत जुन गीतमा शब्द श्रदे अम्बर गुरूङ दाईको अम्बर संगीत र श्रदे नारायण गोपाल दाईको स्वर समेटिएको अजर अमर त्रिवेणी पोखिएर घामको झुल्का भरि संहारमा तिम्रो मनको डोखा खोलो खोलो लाग्छ यो अवश्य पनि सुन्न पाइएला भनेर लेख्नु भएको छ हालै काठमाडौँ बाहिर चितवनबाट साहित्यिक पत्रिका अभिव्यञ्जनामा हरिभक्त कटवाल विश्वाङ प्रकाशित भएको छ अभिव्यञ्जना साहित्यिक पत्रिकाको तेस्रो यो संग्रहमा प्रधान सम्पादक सृजन अविरलले हरिभक्त कटवाल विशेषका रूपमा आवर्ण तस्वीर सहित कृष्णचन्द्र सिंह प्रधानको संस्मरण अविनाश श्रेष्ठको संस्मरण र कवि श्यामलको समीक्षात्मक टिप्पणी हरिभक्त कटवालका बारेमा संग्रहित गर्नुभएको छ भने हरिभक्त कटवालको सर्वाधिक चर्चित कविता रहरलाई पनि पृष्ठबद्ध गर्नुभएको छ रहर हरिभक्त कटवालको एउटा कविता बा पाठशाला जान्न इतिहास पढ़ाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पूर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केले इतिहास पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढ़ी अरू केही भएर त्यसैले बा पाठशाला जान्न म इतिहास पढ़ाइन्छ त्यहाँ मरेका दिनहरूको हरिभट कटवालको यो चर्चित कविता रहरमाथि श्यामलले समीक्षात्मक टिप्पणी गर्नुभएको छ अभिव्यञ्जना साहित्यिक पत्रिकामा चितवनबाट प्रकाशित यस कृतिमा हरिभट कटवालको जीवनको एउटा श्यामश्वेत पक्षलाई पनि उनका समकालीन र अग्रजहरूले लेख्नु भएको छ यो जानकारी क्रमैसँग रहनेछ अब स्वर संगीत अम्बर गुरूङको रचना हरिवत कटवालको सधैँ अध्यारोमा सधैँ आधारमा धेरै बेर बसे कि बुझालो अब त बिर्सिसके तिमी सम्झना गर्न बिर्सिसक्यौ मैले बिर्सिदिन पनि बिर्सिसकेँ सधैँ धर्ममा धेरै बेर बसे वेदनालाई राख्ने कतै ठाउँ भए यति दूर कतै गई बोझेल हुन्थे न त मरिहाल्ने न त बाँचिदिने कतै सुन्नमा गइकन बिलिन हुने तिमी बन्दन भन्न बिर्सिसक्यौ मैले मन्दिरहरू पनि बिर्सिसके यति चोटी बगे आदि हुरीसँग कि मन्दा समिलाई नै बिर्सिसके सधैँ धेरै बेर बसे कवि हरिभक्त कटवाललाई कविताका रूपमा चिन्ने र कविता सुनेर चिन्ने धेरै पाठकहरूले गीतकारका रूपमा पनि चिनेका छन् हरिभक्त कटवालका गीतलाई अम्बर गुरूङ नारायण गोपाल दीपक जंगम सिके साईली र पछिल्लो पुस्तामा प्रवीण बराइलीले संगीत गरेका छन् अम्बर गुरूङ नारायण गोपाल अन्जु देवी निर्मला श्रेष्ठ र पछिल्लो पुस्तामा गायक शैलेश सिंहले पनि गाएका छन् तर हरिवत कटवालको बारेमा लेखिने धेरै चर्चित कुरामध्ये हरिवत कटवालको मदिरा प्रेम र हरिवत कटवाललाई रक्सीसँग जोडेर गरिने चर्चा निकै लोकप्रिय मानिन्छ भरतराज शर्मा मन्थलीले एउटा कविता लेखेका थिए हरिवत कटवाल न्यू रोडमा हिँड्दा गण्डकी बगे जस्तो गरी हिँड्थे भनेर कृष्णचन्द्र सिंह प्रधानले अभिव्यञ्जनामा लेख्नु भएको छ हरिवत कटवालका बारेमा कवि हरिभक्तलाई थोरैले पढे धेरैले चिनेका छन् त्यसैले मैले चिनाइरहनु पर्दैन जड्या हरिभक्तलाई धेरैले देखे तर चिन्नेहरू थोरै छन् जिन्दगीमा उनलाई जीवन जस्तो प्रिय केही छ भने त्यो कविता हो कविता जतिकै प्यारो अर्को केही छ भने त्यो रक्सी हो कविता र रक्सी उनका सबैभन्दा प्रिय वस्तु हुन् बाँकी सबै बेकार सम्झने हरिभक्तलाई जिन्दगीमा वितृष्णा जस्तो पनि केही छ भने त्यो बाँच्नु भइदिन्छ यसकारण उनलाई आमा बाबु घर स्वास्नी छोराछोरी मातृभूमि पितृभूमि केही पनि हो जस्तो लाग्दैन जहाँ हरिभक्त छ कि त्यहाँ कविता हुन्छ जहाँ हरिभक्त छ कि त्यहाँ रक्सी हुन्छ दुवैलाई छुट्याएर हेर्ने कोशिशमा हरिभक्तलाई सम्झिरहेछु कवि र जडिया हरिभक्त दुवैको रिक्ततामा उनका खाली एउटा महाशून्य देख्न थाल्छु हरिभक्त अफिस सेक्रेटरीको काम गर्थे साहित्य संस्थानमा आर्थिक दृष्टिले अलि हल्का होस् भनेर उनलाई कार्यालयकै घरमाथिको कोठामा बस्ने मिलाइएको थियो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा काम गरूञ्जेल पनि उनी त्यही बस्थे उनका ज्वाई बलराम थापा काठमाडौँ आएपछि उनी पनि त्यही बस्ने गर्थे केही दिनपछि उनीहरूमा खटपट शुरू भयो हरिभक्त राती बाह्र एक बजेपछि मात्र सुत्न आउँदा रहेछन् हरिवत कटवालको जीवनको अनुशासन गड़बड़ थियो यस बारेमा लेखेका छन् कृष्णचन्द्र सिंह प्रधानले अभिवन्दनामा दुःखका गीत लेख्ने हरिवत कटवाल दुःखको जिन्दगी बाँच्ने हरिवत कटवाल तर नारायण गोपालसँग भेट्दा निकै उत्साही हुन्थ्यो नारायण गोपाल राष्ट्र नाचघरका कायम मुकायम महाप्रबन्धक हुँदा हरिवत कटवाल ढोकाटोलको एउटा साहित्यिक पत्रिकाको छिणीमा काम गर्थे र फोन गर्दा उनी भन्थे म कटवाल बोलेको नारायण गोपाल हुन्थे म पाइटवाल बोलेको यी कटवाल र पाइटवालले धेरै राम्रा राम्रा गीतहरू बनाए त्यही सम्झनामा एउटा अम्बर गुरूङको संगीतमा पाइटवालले गाएको कटवालले लेखेको यो गीत घामको झुल्का घरि सङ्घार खोलु खोलु लाग्छ है खोलु खोलु लाग्छ है सय पति फुलसितै हसी आँगनमा बतासेको भाका टिपे बोलु बोलु लाग्छ है बोलु

कति आँखाहरू बाटो छेक्न आउँछन् परेलीमा बास मग्न कति आँखा धाउँछन् यति धेरै मानिसका यति धेरै चिम्रै आँखा रोजुरो मनको शान्ति चलाउको पानी कसले चलायो आफैलाई थाहा छैन कसलाई थाहा होला त्यसैले त तिमीसित सोधु तो धूला है पोखिएर घमको झुल्का भई सङ्घारमा तिम्रो जिन्दगीको ढोका खोलु खोलु पोखिएर घामको झुल्का हरिवद कटवालको सर्वाधिक चर्चित काठमाण्डुको रञ्जना सिनेमा हलको छेउमा होटल संगममा बस्दा उनले लेखेको भनिएको यो गीतमा गीतका प्रमुख पात्र थिइन् उनकी साली रचना उनले आफ्नो सालीको कपाल कुर्दिँदै गर्दा सिउँदोमा परेको घामलाई प्रतिविम्ब बनाएर लेखिएको गीत भन्ने उनको इन्टरप्रिटेशन छ र कैयौंले यो गीत उनले आफ्नो एउटा विवाहेतर सम्बन्धमा गाँसिएकी एक महिलालाई लेखिएको भन्ने पनि स्मरण पाइन्छ तर खैर यो गीतलाई नारायण गोपालले बनाएको एउटा जीवन्त इतिहास हाम्रा लाखौं लाख संगीत प्रेमीहरूको निम्ति एउटा अनुपम उपहार हो राजेश्वर उदय लेख्नुहुन्छ अजर अमर गीतहरू कार्यक्रम असाध्यै मनपर्ने गीतकार वरिष्ठ सर्जक हरिवत्त कटवालको प्रणय वियोग र रोमानी शैलीका गीतहरूका साथै दुर्लभ जानकारी जान्ने अवसर प्राप्त हुनेछ पक्कै पनि स्वर सम्राट नारायण गोपालले गाउनुभएको अति नै मिठो कालजय गीत मलाई नसोध कहाँ दुख्छ घाउ सुन्ने तीव्र इच्छा छ मैले सुनेको गीतकार हरिवत कटवाल अस्वस्थ भई अस्पतालमा रहँदा नारायण गोपाल भेट गर्न जाँदा नारायण गोपालले भन्नुभयो रे कहाँ दुख्छ घाउ भन्दा हरिवत कटवालले फेरि भन्नु त भनिसकेपछि यो गीत रच्नु भएको रे राजेश्वर उदयजीले लेख्नुभएको यो पंक्तिसँगै हरिभक्त कटवालका बारेमा हरिभक्त कटवाल रक्सी खाएर न्यूरोडमा हिँड्दाको कवितालाई यहाँ योगेन्द्र आदिले संकलन गर्नुभएको छ गण्डकी हुत्तिएकी छिन् बाङ्गो टिङ्गो गरी गरी गण्डकी हुत्तिएकी छिन् बाङ्गो टिङ्गो गरी गरी नयाँ सड़कमा राती हरिभक्त हिँडे सरी हरिभक्तका बारेमा यो लोकप्रिय कविताको अंशसँगै अब अर्को चर्चाको विषय छ हरिभक्तको चुटकिला काठमाण्डुमा भर्खरै चक्रपथ बन्दै थियो हरिभक्त आफ्ना साथीहरूसँग एउटा पिकनिक जाँदै थिए धुली खेलमा उनले अचानक ड्राइभरलाई भने गाडी रोक र गाडी रोकिएपछि उनी गाडीबाट ओर्ले र बाहिर आएर भने अचम्म भयो साथीभाइहरू सबै झुकिएर उनलाई हेरे आसामका चर्चित कवि हरिभक्त कटवाल ने, मनभित्र नेपाल बोकेर हिँड्थे र उनले भने यो बाटो चाइनिजले बनाएको गाडी रहेछ जापानिजको मित्सुबिसी अनि ड्राइभर रहेछ पन्जाबी अनि हामी मात्र नेपाली यो गाडीभित्र सबैजना गलल हाँसे हरिवत कटवाल यस किसिमका सेन्स अफ ह्युमरका लागि चर्चित थिए उनी कुनै कुनै लेखक कलाकारलाई उपनाम दिदी पनि जिस्काउँथे उनले कवि तोया गुरूङलाई धेरै पटक जिस्काउँदाखेरि ए तोया मकैको खोया भनेको प्रसंगले गर्दा तोया गुरूङले उनीसँग बोलचाल नै बन्द गर्नुपर्ने अवस्था भएको थियो हरिभक्त कटवालका कविता यो जिन्दगी खै के जिन्दगी वा मुक्त त ढुङ्गा हुन्छ मन्दिरमा राखे भगवान हुन्छ बाटोमा राखे ढुङ्गा हुन्छ जस्ता कविताका कारण कटवाललाई धेरै सम्झना गरिन्छ तर कटवालका गीतहरूलाई अजर अमर बनाउने श्रेय तीन स्रष्टामा केन्द्रित छ अम्बर गुरूङ नारायण गोपाल अन्जु सिंह र अर्को चौथो पात्र हो दीपक जंगम दीपक जंगम नेपाल प्रज्ञा प्रतिष्ठानमा कलाकारका रूपमा आबद्ध हुँदा हरिवत कटवाल त्यही प्रेसमा काम गर्थे सम्भवत त्यही समयमा दीपक जंगमले संगीत गरेको कटवालको यो गीत मन किना आजीवै भरी आँसुभरि रोजिदिने कोसर जीवन्त गायन र संगीतमा दीपक जङ्गमको शब्द हरिवत कटवाल फ्रेम हालेर राख्ने आदर्श भन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ बनिसकेको बाटामा हिँड्नुभन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ कवि हरिवत कटवालको कविताको यो अंश अभिव्यञ्जना साहित्यिक पत्रिका तीनबाट अभिव्यञ्जनामा कृष्णचन्द्र सिंह प्रधान लेख्नुहुन्छ आसामबाट श्रीमती छोराहरू काठमाण्डु आइसकेपछिको कुरा हो भ्रिकुटी मण्डप अगाडिको कुनै घरमा उनको डेरा थियो एक दिन खाना खाने गरी बेलुका डेरामा मलाई बोलाउँछन् मैले मानिन फेरि अर्को पटक त्यही कुरा दोहोऱ्याउँछन् म गइन र भने पहिले आफ्नो व्यवस्था मिलाउनु सरपतजी मलाई यसैमा खुशी लाग्नेछ केही दिनपछि फेरि जोड़ दिएर निम्त्याउन थाल्छन् उनको मान राख्नका निम्ति पनि मैले हुन्छ भन्नु पर्यो अनि उनले भनेको दिन म पुग्छु उनको डेरामा एक्लै थिइन् उनकी श्रीमती नाम सायद जया यस्तै के हो अचानक म त्यसरी पुगेको देखेर छक्क पर्सिन् उनकी श्रीमती सायद हरिभक्तले स्वास्नीलाई भनेकै रहेनछन् मलाई लाग्यो खै त हरिभक्तज्यू उनले हाँसेर भनिन् आउनुभएकै छैन अप्ठ्यारो पन्छाउनलाई मैले स्पष्ट गरे उहाँले बोलाउनु भएको थियो आफै बेपत्ता त्यसो भए आइहाल्नुहुन्छ होला बस्नुहोस् न उनकी श्रीमतीले भनिन् मैले खाना बोलाएको भनिन बस्छु त्यसै के गरेर बस्नु एकछिन गफिन थाले सन्चो बिसन्चो सोध्छु आसामको कुरा गर्छु परिवारबारे जिज्ञासा राख्छु उनले नेपाल आएर झन दुःख पाएको गुनासो अघि सारिन् हरिभक्तले दिएको दुःख पोखिन् अझ लात्तीले हिर्काएको हिर्काएकोले मर्माहत भएको घटना सुनाइन् म अभिभावक जस्तै हुँ भन्ने कुरामा उनी अनभिज्ञ नभएकाले पनि त्यति साहस गरेकी हुन सक्छ मेरी जेठी छोरीको बिहेको निम्ति आसामबाट आइपुगेकी थिइन् उनी तर हरिभक्तबाट यस्तो व्यवहार होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ साह्रै खिन्न भए म आएको थिएँ भनेर हरिभक्तजीलाई भनिदिनुहोला भनेर म जुरुक उठेर हिँड्छु पछि भेट हुँदा यसबारे उनले कुरै उठाएनन् सायद खाना खान बोलाकै बिर्सिएछन् यस्ता थिए हरिभक्त कटवाल कृष्णचन्द्र सिंह प्रधानको कलमबाट हरिवत कटवालको गीत लेखनको बारेमा कुनै शंका छैन तर हरिवत कटवालको गीतका बारेमा एउटा कमजोरी के छ भने उनी एउटै गीत पाँच जनालाई संगीत गर्न दिन्थे उनको यो बानीलाई अम्बर गुरूङले छोटा बानी भनेर नाम राखेका थिए र अम्बर गुरूङ उनलाई धम्काउँथे पनि तिमीले मलाई दिएको गीत अरूलाई दिने हो भने म संगीत गर्दिन उनले यसरी धेरै गीतहरू जहाँ तही लेख्दै हिँडेका छन् उनको जीवनको एउटा अन्तिम गीतको अंश मैले बम्बईमा उदित नारायण झाको डायरीमा पढ्न पुगेको थिएँ त्यो गीतको एक अंश मलाई अझै पनि याद आउँछ कस्तो बाटो हिँडिएछ फूल कतै देखिएन काँडा धेरै थिए होलान् पाइला त्यहाँ टेकिएन कस्तो बाटो हिँडिएछ फूल कतै देखिएन काँडा धेरै थिए होलान् पाइला त्यहाँ टेकिएन मध्यरातको एकाकीमा कोही मलाई पर्खी भन्छ मध्यरातको एकाकीमा कोही मलाई पर्खी भन्छ कोही मलाई पर्खी भन्छ मेरो छाया बनेर मेरो माया बनेर कस्तो बाटो हिँडिएछ फूल कतै देखिएन यसरी नै हरिवत्त कटवालले जही तही लेखिएका कविताका अंशबाट रंजित गजमेरले संगीत गरेको यो गीत भारतीय गायिका साधना सरगमको स्वरमा अमित रिजाल लेख्नुहुन्छ दाई सुने स्मृतितिर फर्कँदै अलिअलि भनेर कोलोराडोबाट धना पौडेल लेख्नुहुन्छ हरिभक्त कटवालका गीतहरू सबै मनपर्छन् त्यसै गरिकन भूषालजी लेख्नुहुन्छ हरेक कार्यक्रममा नयाँ नयाँ सर्जकको जानकारी दिनुहुन्छ खुशी लाग्छ त्यसै गरी सीडब्ल्यूसी फिफ्टिन लेख्नुहुन्छ हरिवत कटवाल मदिरा र म आज कस्तो मिठो संयोग परेछ म मन्द मन्द मदिरामा लट्ठ परेर उनका कालजय गीतहरू सुन्दैछु त्यसै गरिकन उनका गीत सुन्नेले बाटोमा उनलाई देख्दा पनि चिन्दैनथे अरे उनले त्यो गीत लेख्ने मयौं भन्दा पनि पत्याउँदैनथे भन्छन् भनेर बाबाजी लेख्नुहुन्छ हरिवत कटवालको देहान्त दुई हजार सडतिस सालमा भयो उनको ठूलो दुःख रह्यो जब नेपालमा भएको जनमत संग्रहमा बहुदलको हार भयो र उनले हस्ताक्षर गरेर आसामबाट एउटा पत्र पठाए निर्दलको जीत बहुदलको हार हाम्रो हार र यही चिठीसँगै उनलाई एउटा पाँच सय रूपियाँको चेक पनि यताबाट पठाइएको थियो र त्यही पैसाबाट उनले अन्तिम पटक उपचार गरे र उनी आसामको डिब्रुगढ़मै उनको देहान्त भयो उनका एक छोरा र एक छोरी आसाममै थिए दुःखको जिन्दगी थियो उनका भाइ जो प्रहरीमा थिए उनले निकै सघाए तैपनि कटवाल अन्तिम समयमा अस्वस्थ नै रहे उनको कविता मलाई नसोध कहाँ दुख्छ घाउमा कवितामाथि नाटककार अशेष मल्लले एउटा कालजयी नाटक लेखे मलाई नसोध कहाँ दुख्छ घाउ यो नाटकमा पहिलो पटक कवि गगन विरहीले अभिनय गरे र आजका चर्चित कानूनविद सपना मल्ल प्रधानले यसमा नायिकाको रूपमा अभिनय गर्नुभएको यो नाटक नारायण गोपालले पछि नाटकको कवितालाई गीत बनाए र यो गीतको नौवटा धुन उनले बनाए र उनले आफ्नो घरको टेलिफोनबाट कवि भूपी शेरचनलाई सबै धुन सुनाए र उनले भूपी शेरचनले एउटै धुन चयन गरे जुन धुन नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्यलाई मन परेको थिएन तर नारायण गोपालले पछि त्यही धुन रेकर्ड गरे जुन धुन उनकी पत्नी पेमला गुरूवाचार्यले मन पराएकी थिइन् र नारायण गोपाल अन्त्यमा आफ्नै घरको सभाको सम्मान गर्दा रहेछन् भन्ने कुरा यो गीतबाट प्रष्ट हुन्छ यो गीत नारायण गोपालका अत्यन्त प्रिय मित्र दिव्य खालिङले संगीत संयोजन गरेका हुन् यो गीतसँगै आजको अजर अमर गीतहरूबाट विदा हुनेछौ सशिन्द्र गौतम र प्रकाश साइमी आगामी बिहिबार पुनः भेट्नेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज